राष्ट्रिय गानका संगीतकार अम्बर गुरूङको निधन चिकित्सकलाई अभद्र व्यवहार गरेको भन्दै बैतडीका कर्मी आन्दोलित पञ्चेश्वर आयोजनाको डिपिआर अध्ययन लम्बियो परियोजना अगाडि बढाउन अझै केही समय लाग्ने भीमदत्त नगरमा कार्यालय स्थापना हुँदै सरकारले संकलन गरेको गरिबको तथ्याङ्कप्रति बाजुरावासीको आपत्ति वास्तविक गरीब छुटेको भनाई सुदूरपश्चिम विकास आयोगले आज सबै जिल्लामा सुझाव संकलन कार्य सकाउँदै र विभागको अल्लो धाको व्यवसायले राष्ट्रिय बजार दिँदै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तालाबन्दी नखोल्ने आन्दोलनरत पाँच विद्यार्थी संगठनहरूको अडान प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु वरिष्ठ संगीतकार अम्बर गुरूङको उना अस्सी वर्षको उमेरमा निधन भएको छ राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरूङको उपचारको क्रममा गैराती दुई बजेर सैतिस मिनटमा निधन भएको हो ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरूङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो उनी एस्पिरेसन निमोनिया पेट तथा अन्न नलीको रक्तस्राव युजीआई ब्लिडिङ पार्किसोनिजम रक्तचाप र मधुमेहबाट पीड़ित रहेका थिए खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या शुरू भएको थियो र आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो जिल्ला अस्पताल बैतडीमा हिजोदेखि आकस्मिक भागका सबै सेवा बन्द गरिएका छन् जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि अभद्र व्यवहार गर्दै कालोमसो दलेको घटनाको विरोधमा स्वास्थ्य कर्मीले अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् जिल्लाका अन्य स्वास्थ्य संस्थाहरू पनि सेवा ठप्प पारेको जनाइएको छ सेवा दिने स्वास्थ्य कर्मीको सुरक्षा नभएको भन्दै जिल्ला अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले बताएका छन् उनले ड्यूटीमा रहेका डाक्टरमाथि दुर्व्यवहार भएकाले दोषीमाथि कार्यवाही नहुँदासम्म सेवा ठप्प पारिने बताएका छन् यस्तै डाक्टर अवस्थीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै हिजो स्वास्थ्य कर्मीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस समेत गरेका थिए पेटमा सात महिनाका तीन कि रहेकी चन्द नगरपालिका एक बल्लेकी चौबिस वर्षीय हिराबुलको जिल्लामा उपचार हुन नसकेर कैलाली रेफर गर्नुपर्दा डाक्टर अवस्थीले एम्बुलेन्स उपलब्ध नगराएको आरोप लगाएर तेइस गते कालो मोसो दलिएको थियो आफूले व्यक्तिगत सहयोग समेत गरेर पठाएको अवस्थामा आइतबार अस्पतालमै रहेका बेला समूहमा आएका महिलाले एक्कासी आफूमाथि कालो कालोमोसो दलेको बताएका छन् उनले बिना गल्ती आफूलाई कालो कालोमोसो दलिएको बताउँदै कार्यवाहीका लागि अब कानूनी प्रक्रियामा जाने बताएका गरेका छन् नेपाल र भारतको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देशीय जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआरको अध्ययन कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ गत फागुन एक्काइस गते सम्पन्न भएको गवर्निङ काउन्सिल सचिव स्तरीयको बैठकले आयोजनाको डीपीआरको अध्ययन कार्य आगामी असार पन्ध्रसम्म सक्ने सहमति गरेको थियो आयोजनाले डीपीआर अध्ययनका लागि ऊर्जा मन्त्रालय र भारतको जलस्रोत मन्त्रालयलाई उपलब्ध गराएको भए पनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन सचिव स्तरीय बैठकले आयोजना द्रुत रूपमा अगाडि बढ़ाउने सहमति गरेको भए पनि डीपीआर अध्ययनमै समस्या लागेका कारण समय लागेका कारण परियोजना अगाडि बढ़ाउन अझै केही समय लाग्ने देखिएको हो पञ्चेश्वर उच्च बाँध तथा रूपालीगाड रिलेगुलेटिङ बाँध आयोजनाको गरी जम्मा लगानी तीन खर्ब छत्तीस अर्ब लाग्ने बताइएको छ सो आयोजनामा नेपालले करिब एक खर्ब तीस अर्बसम्म लगानी गर्नुपर्ने बताइएको छ अरू भारतले लगानी गर्नेछ आयोजनाबाट नेपालले वार्षिक चौतिस अर्ब पचास करोड़ प्राप्त गर्नेछ भने मत्स्यपालन कार्बन व्यापार सिंचाई तथा पर्यटन जटीबुटी र फलफूलमा उल्लेख्य आमदानी गर्न सकिन्छ यसैबीच आयोजनाका कार्यकारी निर्देशक महेन्द्र बहादुर गुरूङले आगामी असार पन्ध्रसम्म कञ्चनपुरको भीमदत्तनगरमा आयोजनाको कार्यालय स्थापना गर्ने तयारी गरिएको जानकारी दिएका छन् संयुक्त सचिव स्तरीय बैठक सरकारको निर्णयअनुसार नै कार्यालय स्थापना गरेर आयोजना अगाडि बढ़ाउने तयारी गरिएको उनले जानकारी दिएका छनृ बाजुरा बाँसले सरकारले संकलन गरेको गरीबको तथ्याङ्क गलत भएको भन्दै आपत्ति जनाएका छन् विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिनामा संकलित तथ्याङ्कमा वास्तविक गरीब छुटेको र जागिरे शिक्षक तथा अन्य अफिसरहरू गरीबको नामावलीमा समेटिएको भन्दै बाजुरा बासेले आपत्ति जनाएका हुन् स्थानीय विकास मन्त्रालय अन्तर्गतको एलजी सीडीपीका सामाजिक परिचालकहरूले जिल्लाको गरीब तथ्याङ्क संकलन गरेका थिए तर तथ्याङ्क संकलन गर्दा गाविस सचिवसँग समन्वय नगरिएकाले गलत तथ्याङ्क परेको गुदुखाती गाविसका सचिव हाँसे रोकाले बताएका छन् बाजुरा जिल्ला मानव विकास सूचकाङ्कमा चौहत्तरौं र गरीब जिल्लाको सूचीमा पचहत्तरौं स्थानमा छ एक नगरपालिका र चौबिस गाविस रहेको बाजुरा जिल्लाको कुल जनसंख्या एक लाख पैंतिस हजार छ त्यसमध्ये बाह्र हजार पाँच सय पचहत्तर घर परिवार गरीब भनी पहिचान भएको गरीब घर परिवार सहयोग समन्वय बोर्ड सचिवालय काठमाण्डुका निर्देशक अरूण गुप्ताले जानकारी दिएका छन् गरीब घरदूरी पहिचान तथ्याङ्कमा विच्छा गाविसको वडा नम्बर एक र कैलाश माण्डो गाविसको वडा नम्बर छ तथ्याङ्कबाट छुटाएकोमा आपत्ति रहेको कैलाश माण्डो गाविसका सचिव खगेन्द्र साउदले बताएका छन् तथ्याङ्कमा कसैको एउटै परिवारका दाई भाइ समेटिएका तर वास्तविक दलित समुदायका गरीब व्यक्ति छुटेकोमा तथ्याङ्क लिनेहरूको कमजोरी रहेको गोत्री गाविसकी विनिता विकले बताएकी छिन् सुदूरपश्चिमको मध्यकालीन र दीर्घकालीन विकास योजना निर्माणको रणनीतिमा जुटेको सुदूरपश्चिम विकास आयोगले सात जिल्लामा छलफल कार्यक्रम सम्पन्न गरेको छ संघीयतामा सात नम्बर प्रदेशमा परेको सिंगो सुदूरपश्चिमको विकासका लागि कार्यशाला गोष्ठी मार्फत राय सुझाव संकलन गरिरहेको आयोगले अधिकांश जिल्लामा छलफल सकाएको हो आयोगले हरेक जिल्लामा पुगेर जिल्लाका त्यहाँका राजनीतिक दलका नेता बुद्धिजीवी पत्रकार स्थानीय लगायत सम्बन्धित क्षेत्रका व्यक्तिहरूबाट सुझाव संकलन गरिरहेको छ आयोगले पाँच वर्ष र पन्ध्र वर्ष योजना अन्तर्गतका विषयमा राय सुझाव संकलन गरिरहेको हो विकास आयोगका उपसचिव जनकराज जोशीका अनुसार अहिलेसम्म छलफल मार्फत प्रायजसो विकास निर्माणका कामहरूमा सुझावहरू आएका छनृ त्यसैगरी धार्मिक पर्यटन र पर्यटन कृषि जलविद्युत प्राविधिक शिक्षालय र उद्यमशीलताका राय सुझावहरू उल्लेख्य रूपमा आएको उहाँले बताउनुभयो आयोगले आज बझाङ र बाजुरामा राय सुझाव संकलन गर्दै नौवटै जिल्लाबाट राय सुझाव संकलनको काम सकाउन लागेको उपसचिव जोशीले रेडियो युनिटलाई जानकारी दिनुभएको छ सबै जिल्लाबाट आएको सुझावहरूलाई एकीकृत गरी एक महिनापछि मध्यकालीन र दीर्घकालीन योजनाहरू सार्वजनिक गरिने समेत उहाँले जानकारी दिनुभयो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ डडेलधुराका दुई गाविसका स्थानीयले उत्पादन गरेको अल्लोको धागोले राष्ट्रिय बजार पाउन थालेपछि ती गाविसका उद्यमीहरू खुशी भएका छन् जिल्लाको गाङखेत र बगरकोट गाविसका लघु उद्यमीहरूले उत्पादन गरेको धागोले काठमाण्डु प्युठान र पोखरा लगायतका बजार पाएपछि डडेलधुराको पहिचानसँगै उद्यमीहरू खुशी भएका हुन् उद्यम विकास कार्यक्रमको सहयोगमा शिव सिकाई पश्चात उद्यम थालेका महिलाहरू जंगलमा खेर गइरहेको अल्लो प्रशोधन गरी आग धागो बनाउन थालेपछि उत्पादित धागोले बजार पाउँदा उनीहरू खुसी भएका हुन् अल्लो धागो उत्पादन व्यवसायमा संलग्न उद्यमी कुन्ती थापा मगरले कार्यक्रमले गरीब महिला उद्यमीहरूलाई जंगलमा खेर गइरहेको अल्लोलाई प्रशोधन तथा त्यसबाट वस्तु उत्पादन गर्न सिपमूलक तालिम प्रदान गर्नुका साथै आवश्यक मेसिन प्रदान गरी आफूहरू धागो बनाउन सफल भएकोमा खुशी व्यक्त गर्नु भएको छ उद्यमीहरूले अहिले अल्लोको धागो प्रति किलोग्राम एक हजार रूपियाँमा बिक्री गरिरहेको जिल्ला लघु उद्यमी समूह संघ डलद्वाका कार्यक्रम संयोजक चन्द्रबहादुर साकीले जानकारी दिनुभयो मुक्त हलिया पुनस्थापना समस्या समाधान समिति कञ्चनपुरले लगतमा समावेश भएका प्रमाणीकरणमा नपरेका चौरासी जना मुक्त हलियालाई परिचय पत्र उपलब्ध गराउने निर्णय गरेको छ समितिको बैठकले लगतमा समावेश भएका मुक्त हलिया परिवारलाई प्रमाणीकरण गरी परिचय पत्र उपलब्ध गराउने निर्णय गरेको हो क श्रेणीको परिचय पत्र पाएका घर जग्गा नभएका बीस घर परिवार मुक्त हलियालाई चालु आर्थिक वर्षभित्रै कृष्णपुर नगरपालिका क्षेत्रमा जग्गा खरिद र घर निर्माणका लागि रकम प्रदान गर्ने निर्णय समेत गरिएको समितिका सदस्य राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सीबी लोहारले बताउनुभयो हालसम्म समितिले कञ्चनपुरका तीन मुक्त हलिया परिवारलाई पुनस्थापना गरेको छ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार द्विजराज भट्ट विरूद्ध आन्दोलनरत कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरूले तालाबन्दी नखोल्ने अडान लिएका छन् प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले हिजो आह्वान गरेको बैठकमा आन्दोलनरत विद्यार्थी संगठनहरूले रजिष्ट्रारको कार्यकक्षमा लगाएको ताला नखोल्ने अडान लिएका हुन् रजिस्ट्रार भट्ट महेन्द्रनगर फर्केर नआउँदासम्म कार्यकक्षमा लगाएको ताला खोल्नुको कुनै औचित्य नभएकाले अहिले नै ताला नखोल्ने अडान लिएको नेविसंघका अध्यक्ष अच्युतराज कलौनीले जानकारी दिनुभयो नेविसंघ लगायतका चार विद्यार्थी संगठनहरूले जेठ चार गते रजिस्ट्रार भट्टको राजीनामा माग गर्दै पुतला दहन तथा कार्यालयमा तालाबन्दी गरेको भोलिपल्ट अनिराज सुबेउले उपकुलपतिको कार्यालयमा र जेठ एक्काइस गते परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको थियो सरकारले देशैभरिमै बाली तथा पशु बीमाको प्रावधान ल्याएको लामै समय बिते पनि डोटीका कृषकहरू माझ अझै पुग्न सकेको छैन प्रचार प्रसारको अभाव र बीमा एजेन्टहरूको निष्क्रियताका कारण कृषि र पशु बीमाहरूले डोटी जिल्लालाई छोन नसकेका हुन् रोग किरा र प्राकृतिक प्रकोपको चपेटामा परेर कृषक र पशुपालकले लगानी गुमाइरहेकै बेला त्यस्ता अवस्थामा उनीहरूलाई राहत होस् भनेर शुरू गरिएको कार्यक्रममा सरकारले पचहत्तर प्रतिशत अनुदानको व्यवस्था गरे पनि डोटी जिल्लाका कृषकहरूले यसबारेमा अनभिज्ञता प्रकट गरेका छन् नेपाल सरकारले कृषि बीमा गर्न किसानलाई अनुदान दिन थालेको तेस्रो आर्थिक वर्ष सकिरहँदा पनि डोटीका किसान भने बीमा गर्न अझै अग्रसर भएका छैनन् डडेलधुराका प्रमुख जिल्ला अधिकारीको रूपमा उदय बहादुर सिंह आउनु भएको छ गृह मन्त्रालयले केही दिन अघि गरेको सरुवा अनुसार प्रेम प्रसाद लुइटेलको सरुवा भएपछि यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीमा रहेका सिंह डडेलधुराको प्रमुख जिल्ला अधिकारीको रूपमा आउनु भएको हो प्रमुख जिल्ला अधिकारी सिंहले हिजो आफ्नै कार्यकक्षमा जिल्ला स्थित संचारकर्मीहरूसँग परिचयात्मक कार्यक्रम गरेका छन् गत शुक्रबार डडेलधुरा पुग्नु भएका प्रमुख जिल्ला अधिकारी सिंहले जिल्लामा क्रियाशील पत्रकारहरूसँगको भेटघाटमा आफ्नो कार्यकालमा सबैसँगको समन्वयमा अघि बढ्ने बताएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटनाहरू तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो साधारणतया देशका पूर्वी र पश्चिमी क्षेत्रका मध्य पहाड़ी क्षेत्रमा मौसम बदली हुनेछ भने बाँकी भागहरूमा आंशिक बदली हुनेछ यसका साथै पूर्वी र पश्चिमी क्षेत्रका केही स्थान र मध्य क्षेत्रका थोरै स्थानमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक राष्ट्रिय गानका संगीतकार अम्बर गुरूङको निधन चिकित्सकलाई अभद्र व्यवहार गरेको भन्दै बैतडीका स्वास्थ्यकर्मी आन्दोलित स्वास्थ्य संस्थामा सेवा ठप्प पञ्चेश्वर आयोजनाको डिपिआर अध्ययन लम्बियो परियोजना अगाडि बढाउन अझै केही समय लाग्ने भीमदत्त नगरमा कार्यालय स्थापना हुँदै सरकारले संकलन गरेको गरिबको तथ्याङ्कप्रति बाजुरावासीको आपत्ति वास्तविक गरिब छुटेको भनाई सुदूरपश्चिम विकास आयोगले आज सबै जिल्लामा सुझाव संकलन कार्य सकाउँदै र डडेलधुराको